कुरा त्यस बेलाको मेरो पढाइ अर्को जिल्लामा थियो त्यसैले म घरमा कहिलेकाहीँ मात्र जाने गर्थेँ प्रायः वर्ष बिदामा म घर नगएर उतै स्कुलको डेरामा बिदा सघाउँथेँ यसपालि भने मलाई गाउँको तिज हेर्न रहर जस्तै लागेको थियो उमेरले पनि भर्खर पन्ध्र वर्षतिर लाग्दै थिएँ कोही आइमै देख्यो कि मन खपिन सक्नु हुने उमेर थियो मेरो थियो बाहिरी जिल्लाको भएकोले स्कुलमा केटी साथी धेरै बनाएको भए तापनि यौन सम्पर्क गर्नको लागि प्रस्ताव कसैलाई राखेको थिइनँ किनकि यदि त्यो केटीले हुन्न भनेर घरमा गएर कसैलाई भनिदियो भने त मेरो पढाइ पनि बिग्रिन्थ्यो र त्यहाँका मान्छेहरूको हातबाट कुटाइ पनि खानु पर्थ्यो त्यसैले म डरले पनि कसैलाई केही भन्दैन थिएँ केटी साथीले जति मन पराए पनि म भने चुपचाप आफ्नो बाटो हिँड्ने गर्थेँ त्यसैले पनि त्यो भर्खर रङ्ग चढ्दै गरेको जवानीलाई गाउँमा नै गएर यसपालि कोही केटीलाई पट्याएर पेल्नुपर्छ भन्ने सोचले पनि म त्यो तिजमा घर जाने निर्णय गरेँ केवल चार पाँच दिनको लागि म घर गएँ घर गएको बेलुका तिज हेर्न गए गाउँका दुई चारजना केटाहरूको साथमा लागेर म सानैदेखि बाहिर पढ्न गएकोले गाउँघरतिर आफ्नो सन्तान बाहेक अरू कसैलाई चिन्दैन थिएँ त्यसैले पनि त्यो रात तिजमा कोही केटीलाई पेल्न पाइने सम्भव नै थिएन करिब राति दुई बजेसम्म तिज हेरेर म घर फर्केँ त्यत्तिकै घरमा आएर एकपटक छोलेर सुतेँ भोलिपल्ट पनि जाम कि नजाम भन्ने दोधारमा उदाउँदै जाने मन बनाएँ तर एक्लै किनकि मेरो दोधारे मन देखेर अरू साथीहरू सबैले गइसकेका थिए म भने राति साढे आठ बजीतिर मात्र घरबाट हिँडेँ हातमा आगो कराएको बालेर हुन त मसँग त्यति बेला भर्खर चल्तीमा आएको ट्युबलाइट पनि थियो तर आगो कराएको नै बालेर गएँ घरबाट करिब तिन मिनट हिँडिसकेपछि मन दोधारमा भयो जाम कि नजाम भएर लिएँ एकछिनपछि तिजमा नजाने बरु अर्कै बाटो भएर माथि गाउँले दाजुको घरमा गएर सुत्ने विचार गरेर बाटो फेरेँ बाटो फेरेको केही छिनमै आगोको राको निभाइदिए हल्का पानी पनि परेकोले भाउजूलाई डाँट्न सजिलो हुन्थ्यो पानीले आगो नि निभाइदियो साथी पनि कोही भएर तिज हेर्न जानको लागि अब नजाने यतै सुत्ने बन्नको लागि दाजु भारतमा मजदुरी गर्न गएकोले घरमा भाउजूसँगै साना छोरा र छोरी थिए हुन त जेठी छोरी मभन्दा जेठी थिए तर ऊ तिजमा गइसकेकी हुन्थे जहिले त्यही भएर पनि मैले आज भाउजूलाई नै पेल्नुपर्छ भन्ने सोचेर बाटो मोडेको थिएँ भाउजूको घरमा पुगेँ भाउजू ओछ्यान लगाएर सुत्न लागिसकेकी रहेछन् म गएर बोलाएपछि उठिन् र सोधिन् किन बाबु तिसजना जानु भएन मैले पनि अघि बनाएको योजना अनुसार सबै भने अझै थपेर केले तर्साए पनि भनिदिएँ त्यति सुनेपछि भाउजूले आफै भनिन् ल त्यसो भए यतै सुत्नु आज अब यहाँ पनि साना बच्चाहरू छन् सँगै गइदिने साथीहरू कोही छैनन् के गर्नुहुन्छ त मैले पनि भाउजूले त्यति भन्ने बित्तिकै हुन्छ अब नजाने यतै सुत्ने भनिदिएँ छोरा र छोरीलाई भित्र सुताएर आफू बाहिर सुत्न ओछ्यान लगाएकी भाउजूले मलाई पनि बाहिर नै ओछ्यान लगाइदिन् पारिपट्टि पैँतिस छत्तिस वर्ष कि भाउजू एकदमै रोमान्टिक थिइन् त्यसैले मैले सोचिरहेको थिएँ कि आज जसरी पनि यिनको योनिमा पेल्नै पर्छ भनेर ठुलो मान सम्मानले देवर बाबुलाई भनी राम्रो ओछ्यान बनाइदिएकी भाउजूलाई के थाहा आज देवरले आफूलाई बुढी बनाएर पेल्दैछ भन्ने कुरा एकछिनपछि भाउजूले ल बाबु सुत्नु भनिन् अनि आफू पनि आफ्नो ओछ्यानमा गएर पल्टिन् मलाई खपि नसक्नु हुँदै थियो करिब आधा घन्टा सकि नसकी खपेर बसेँ त्यसपछि बाहिर पिसाब गर्न जानको न्यु पारी उठेँ र ट्युबलाइट बाले यसो भाउजूतिर लाइट फर्काएर हेरेको त भाउजूले लगाएको लुङ्गी पुरै माथि सरिसकेको रहेछ अनि भाउजू मस्त निन्द्रमा अब लाइट त्यति चम्किलो नभएकोले भाउजूको यो नि राम्रोसँग देखिएन र हेरेको चाल पाइरहेकी कि भनेर हेर्दा पनि देखिन राम्रोसँग बाहिर गएर पिसाब गरेको न्यु पारी आएँ र फेरि पल्टिएँ ओछ्यानमा तिन मिनट जति आफ्नो लिङ्ग प्यान्टबाटै निकालेर मुसार्दै भाउजूको नि सम्झिँदै गर्दा म त पागल जस्तै भइसकेको थिएँ त्यसैले अब जे हुन्छ हुन्छ जान्छु बेलुका भाउजूलाई भनेर बिस्तारै ओछ्यानबाट किसेर भाउजूको ओछ्यानसम्म पुगेँ भाउजू मस्त निन्द्रामा स्वा स्वा गर्दै थिइन् अनि एकछिन अब के गर्ने सिधै माथि चढेर पेलिहाल्ने कि कस्तो गर्ने भन्ने सोचेँ र देब्रे हात बिस्तारै भाउजूको योनितिर लिएँ हात कापिरहेको थियो तर पनि पुऱ्याएँ भाउजूको तिग्रासम्म भाउजूको लुङ्गी पुरै माथि सरेको हुनाले योनी खुल्ला रहेछ बिस्तारै योनीमा हात पसाले एकछिन भाउजूको जाठा थोरै पनि रहेनछन् पुरै नरम योनी मात्र हातमा लाग्दा साँच्चै करेन्ट लागे जस्तो भयो त भाउजू भ्युजेर गाली गर्ने हुन् कि भनेर डर पनि उत्तिकै लागिरहेको हुनाले एकछिन योनीमा हात राखेर झिकिहाले फेरि अब राम्रोसँग योनीको दुलोभित्र नै औँला छिराउँछु भनेर हात लिएँ ताकि मेरो सोच यति गर्दा पनि भाउजूले केही गरेनन् भने माथि चढेर मजाले पेल्छु भन्ने थियो जब दोस्रो पटक मैले हात भाउजूको योनिमा मात्र के राखेको थिएँ भाउजू बिउजिहालिन् च्याप्प मेरो हात समातेर मसिनो स्वरमा उम् बाबु के गर्नुभएको भनिन् जब भाउजूको मसिनो स्वरले बोलेको मैले सुने म भित्र हौसला बढ्यो अब भाउजूले गाली गर्दिनन् भनेर अनि हतार हतार अर्को हात भाउजूको योनितिर लिन खोजेँ तर भाउजूले बल गरेर मेरो हात समातेर योनितिर लिन दिनन् म भने जबरजस्ती हात पुर्याउन खोज्दै थिएँ उनको योनितिर त्यतिकैमा मेरो हातको घडीको चेन फुत्कियो म एकछिन त्यो घडी उता राख्न थालेँ भाउजूले नि घडीको चेन चुडिएको थाहा पाइछिन् मैले घडी थन्काएर पुनः भाउजूको योनीतिर हात लिन खोजेँ जबरजस्ती तर भाउजूले मेरो हात योनीतिर लिन नदिएर सिधै मलाई आफ्नो माथि चढ्ने गरी उत्तानो पल्टाइदिन् म त के खोजस् काने आएको भइहाल्यो नि हतार हतार माथि चढेँ भाउजूको लुङ्गी अघि नै माथि सरेको हुनाले दुःख नै गर्नु पर्थेन भने मैले नि अघि नै आफ्नो लिङ्ग पेन्टबाट बाहिर निकालिसकेकोले माथि चढ्नु कि छिराउनु मात्र थियो काम त्योभन्दा पहिले मैले कहिले पनि कोही आइमाईलाई छुनसम्म पाएको थिइनँ यो नै देख्नु माथि चढ्नु छिराउनुको त कुरै छोडौँ भाउजूको माथि चढिसकेपछि छिराउनु भन्दा पनि मलाई त्यो योनि हेरेर हातले खेलाउन रहर थियो तर के गर्नु बल्ल बल्ल माथि चढ्न पाएको छु त्यो सब हेर्न खेलाउन लागौँ भने फेरि भाउजू रिसाएर नदिने पो हुन् कि गाली गर्ने पो हुन् कि भन्ने सोचेर लिङ्ग योनीको छेउतिर लगेँ अधारो थियो दुलोभित्र पर्छ भन्ने त सुनेको थिएँ तर कसरी छिराउने थाहा थिएन जबरजस्ती छिराउँ भने भाउजूलाई दुख्छ कि भन्ने डर लिङ्ग पुरै ठन्केर ठाडो भइसकेको थियो एकछिन जे पर्छ पर्छ हातले खेलाउँछु योनि भनेर हात लिन खोजेको भाउजूले फेरि पनि हात समातिदिन् तलबाट अनि बिस्तारै भाउजूको कानमा भने त्यसो भए छिराउन न त समातेर लिङ्गलाई भाउजू केही पनि बोलिनन् मात्र अलिक सजिलो परेर पल्टिदिन् र खुट्टा अलिक खुल्ला गरिदिन् भाउजूले त्यति गरेपछि मैले थाहा पाइहालेँ अब यिनले समातेर छिराउँदिनन् आफै छिरा भनेर थापेकी हुन् भन्ने कुरा अनि बिस्तारै काँप्दै दाहिने हातले लिङ्ग समातेर भाउजूको योनिमा राखेँ एकछिन रगड्न खोजेको लिङ्गमा त तातो पो भयो भाउजूको योनीमा पानी टन्नै आइसकेकोले लिङ्ग रगड्न खोज्दा भित्र चिसोका रहेछ मलाई थाहा नै भएन मेरो लिङ्ग त्यति ठुलो त थिएन त्यस बेला तर पनि भाउजूलाई स्वाद दिने जत्तिकै थियो रहेछ लिङ्गमा तातो मात्र भइरहेपछि के भयो त भने हातले लिङ्गभित्र छिराउँछु भनेर हात लगेको त हातमा पनि तात तातो लाग्छ लिङ्गभित्र छिरिसकेकोले योनीको मुख नजिक मेरो गेडा मात्र हातमा लाग्यो अब खै के गर्ने गर्ने छिरेको हो कि के भएको हो म त अन्धाधुन भएँ अनि फेरि भाउजूको कानमा बिस्तारै सोधेँ भित्र छिरेको हो भाउजू केही पनि बोलिनन् बरु खुट्टा अलि नजिक जोडे जस्तो गरिदिन् फेरि सोध्यो भने रिसाउलिन् भन्ने पिरले अब जे हुन्छ हुन्छ पेल्छु भन्ने सोचेर हल्लिन सुरु गरे हल्लिन थालेको करिब चार पाँच मिनटमा माने मेरो माल निस्किन लगाइसक्यो भाउजूलाई सोधे मेरो माल आउन लाग्यो भनेर र पनि उनले केही बोलिनन् अब के गर्ने गर्ने कस्तो बियो जस्तै भएर झन् हल्लिन थाले एकछिनमा भाउजूले पनि खुट्टा फेरि फटाइन् मैले पनि त्यही मौकामा भाउजूको हात मेरो गर्दनमा ल्याएर राखिदिएँ अनि भाउजूको टाउकोमा दुवै हात लगाएर हल्लिएँ जोड जोडले एकछिनमा मेरो माल झर्न लाग्यो त्योभन्दा अघि जहिले छोलेर गरेको थिएँ खासै केही हुन्थेन एकछिन झर्दाखेरि कगुती लागे जस्तो भए पनि तर भाउजूको योनिभित्र झार्न लाग्दाखेरि त ओफो हो लिङ्गमा काउटी लागेर हल्लिन पनि नसक्ने भए तैपनि जोडले भाउजूको टाउको समातेर खिचे अनि एकछिनमा शान्त भए भाउजूको माथि चढेर भाउजू पनि कतै पनि हलचल नगरी योनि थापिदिइरहेकी थिइन् उनले सोचेकी रहेछिन् माल झरिसक्यो अब पेल्दैन होला गएर सुत्छ होला भनेर तर म करिब दुई मिनट जति योनीभित्र लिङ्ग राखेर सुस्ताएपछि फेरि पेल्न सुरु गरेँ कहिले योनीसम्म देख्न नपाएको मेरो लिङ्ग सानो भएर नरम भएको जस्तो कुनै छनक नै दिँदैन थियो त्यसैले भाउजूले पनि केही चाल नगरी फेरि मजाले थापिदिन् अघिको भन्दा हल्लिन सजिलो र छिटो पनि भइरहेको थियो बेला बेला भाउजूको घाँटीतिर चुम्दै चाड्दै पेल्दै थिएँ करिब म दस मिनट जति हल्लिसकेपछि पनि माल नझरेपछि भाउजूलाई लागेछ अब अहिले झर्दैन भर्खर गरेको हो त्यही भएर अब भयो भन्छु भनेर मलाई तलबाट भयो भन्ने सङ्केत गरेर ढकेलिन् तर म जुगा टाँसिएको जस्तै गरी झन् चिप्किन खोजेँ तर बाउजूले ढकेल्न छोडिनन् अनि लगत्तै मैले बाउजूलाई लिङ्ग कत्रो छ भनेर थाहा पाओस् भनेर उसको हात मेरो लिङ्गतिर लिएर छोडिदिएँ उनले पनि हात कति पनि नचलाएर मात्र राखिन् म योनीको दुलोमा छिराएर पेलिरहेको थिएँ एकछिन लिङ्ग बाहिर नै निकालेर उनको हातमा राखेको त उनले तुरुन्तै हात चिकेर उता लगिहालिन् अनि अलिकति तलबाट चाक उठाइदिएर खुट्टाले मेरो खुट्टालाई चलाइदिन् म फेरि हल्लिन सुरु गरेँ पुनः लगभग बिस मिनट जति पेल्दै गर्दा एक्कासी भाउजूले तलबाट ढकालेर सानो स्वरमा बोलिन् भयो अब अहिले पछि बच्चाहरू उठ्छन् थपाउँछन् भनिन् तर पनि म एकछिन अझै हल्लिएर पेल्न खोजेँ किनकि मेरो माल छर्ने लागेको थियो तर भाउजूले यसपालि अब पेल्न नदिने नै भइन् फेरि पनि ढकिलिरहन् भयो अब भनेर मैले एकछिन मेरो झर्न लाग्दैछ पनि भन्न सकिनँ डरले सोचेँ बरु राति फेरि आउँला नि त अहिले भइहाल्यो भनेर ठाडो ठाडो लिङ्ग भाउजूको योनीको डिलमा ठोकाउँदै निकालेँ अनि आएर आफ्नो ओछ्यानमा पल्टिएँ म आएर ओछ्यानमा पल्टिएको करिब तिन मिनटमा नै भाउजू उठेर मेरो लाइट मागिन् मैले लाइट बालिदिएर उनको हातमा दिएँ उनी बाहिर गइन् म पुनः पल्टिएँ उनी पिसाब गर्ने बाहना गरेर भर्खरै पेलेको योनी हेर्न गएकी रहेछन् किनकि उनलाई पनि थाहा भएछ मैले पहिलोपटक योनीमा पेल्न पाएको हो भन्ने कुरा त्यसैले कस्तो भएछ योनी भनेर हेर्न गएकी होलिन् दाजु भारतमा काम गर्न गएको नि करिब चार महिना भएकोले भाउजू पनि कसैले थाहा नपाउने गरी पेलाउन पाएकोमा खुसी भएकी रहेछन् बाहिरबाट करिब पाँच मिनटपछि आएर भाउजूले बोलिन् पारी त तिज गच्चप लागेको छ कि के हो पुरै हल्ला हल्ला भइरहेको छ मैले जवाबमा ए हो र भन्दै लाइट लिएँ अनि भाउजू आफ्नो ओछ्यानमा गएर सुतिन् त्यति बेलासम्म रातिको साढे बाह्र भइसकेको थियो त्यसैले निन्द्रा पनि लागेको जस्तो हुँदै थियो तर मलाई त फेरि पनि गएर भाउजूलाई पेल्नु पर्ला भन्ने नै थियो त्यसको लागि भाउजू फेरि छिट्टी निदाउन् भन्ने भइरहेको थियो मनमा भाउजू पनि चुपचाप सुत्न थालिन् म पनि निधाएको एक्टिङ गरिरहेको थिएँ त्यतिकैमा नभन्दै म त पुस्तकै निधाइ छु भाउजू झन् निधाएपछि आएर पेल भन्ने कुरै भएन म एक्कासी राति तिन बजीतिर बिउजेँ तुरुन्तै भाउजूलाई सम्झिहालेँ तर के गर्ने पेल नजाने कि नजाने जाउँ भन्ने रिसाउँछन् कि भन्ने डर किनकि अघि करिब एक घन्टासम्म हल्लिँदा लास्टमा भयो भन्दै पठाएकी थिइन् अब के गर्ने गर्ने त्यत्तिकैमा लाइट बालेर पिसा पनि आइरहेको थियो बाहिर गएर मुतेर आएँ अनि लाइट भाउजूतिर फर्काएर हेर्न खोजेको अहिले त भाउजू कोल्टो फेरेर सुतेकी रहेछन् तर लुङ्ग्यो भने फेरि पनि पुरै माथि सारेर योनी चाक सेता तिग्रा सबै छर्लङ्ग देखाइरहेको थिइन् अब त झनै फसाद पो पर्यो मलाई लिङ्ग फेरि रन्किसकेको थियो पेल्न जाउँ भने बाउजू कोल्टी सुतेकी छन् अघि पो उतानु पर सुत्दा सजिलो भएको थियो गएर योनि छाम्दै माथि चढेको थिएँ अहिले त त्यस्तो हुने छैन के गर्ने गर्ने भन्दै सोचेँ एकछिन अनि निर्णयमा पर्खिने पर सुतेपछि मात्र जाने भन्ने विचार गरेर त्यत्तिकै पल्टिएर लाइट बन्द गरेँ करिब चार बजेसम्म पर्खेँ भाउजू उतानो पल्टिन् त्यतिकैमा म पनि भुसुक्क निधाएछु गाउँघरमा आइमाईहरू बिहान छिटो उठ्ने भएकोले भाउजू पाँच बजे उठिहालिन् उठेर यताउता बढाइपुरा गरेको आवाज आएपछि म पनि बिउजेँ करिब पाँच दस बजेतिर भाउजूको घर एकान्तमा भएकोले अरू कोही उठे कि उठेका छैनन् भन्ने कुरा थाहा नै हुँदैन थियो भने उनका बच्चाहरू पनि बिहान साढे छ वा सात बजेतिर मात्र उठ्ने गर्थे त्यसैले पनि भाउजू उठेको चाल पाएर म पनि उठेको हुँ म उठेको देखेर भाउजू बिस्तारै मसिनो स्वरमा बोलिन् किन बाबु अहिले नै उठ्नु भएको निन्द्रा लागेन कि क्या हो भनेर भाउजूले सोधिन् म त के भन्ने भन्ने भयो एकछिन म त्यसरी नबोलेर आत्ते कस्तो देखेसी भाउजूले थाहा पाइहालिछिन् कि यो पेल्न मिल्छ कि भनेर उठेको होला भनेर अनि भाउजूले भनिन् सुत्नु अहिले अब उज्यालो भइसक्यो लाजै मर्नु उनले त्यति भनेपछि मलाई फेरि साहस बढ्यो कि अब भाउजूले पनि मेरो मनको कुरा थाहा पाइछिन् माग्ने हो भने फेरि पेल्न दिने रहेछन् गाली गर्दिनन् भनेर उज्यालो पनि हुँदैछ एकचोटि पेल्न मन पनि लागिरहेकोले म चुरुक्क उठेर भाउजूको छेउमा गएँ जहाँ भाउजू आफू सुतेको ओछ्यान उठाइरहेकी थिइन् उनको छेउमा गएर पछाडिबाट माथि उचाल्न लागेको त भाउजू यता फर्केर रिसाइन् के गरेको भाउजूलाई रात त आउनुभयो जे होला होला भनेर दिएँ अहिले त अब उज्यालो भइसक्यो मान्छेले देख्छन् लाज हुँदैन फेरि भित्र बच्चाहरू सुतेका छन् तिनीहरूले थाहा पाउँछन् कि नै झन् बिचराले एकपटक दिदिहाल्छु भनेर सेवा गरेको त अति पो गर्नुहुन्छ है उनले उता जानु भनेर हातले पन्थेन मलाई अब म यता नउता भएँ डरले लाजले सबै थोकले अनुहार रातो पिरो बनाएर आफ्नो ओछ्यानमा आएर बसेँ पुरै चिन्तित बनेर हुन पनि यदि भाउजूले यही रिसको चोकमा घरमा गएर भनिदिन् भने त म त बाबाको हातबाट मर्छु फेरि त्यसैले म पुरा चिन्ता मानि रुन मात्र नसकी बसेँ ओछ्यानमा भाउजू एकछिन रिसले बाहिर गइन् करिब पाँच मिनटपछि फेरि भित्र आइन् म अझै पनि रुनु नहाँस्नु भएर बसिरहेको देखेर भाउजू फेरि छेउमा आएर बोलिन् सानो स्वरमा हेर्नु बाबु हामी देवर भाउजू हौ यस्तो काम गर्नुहुन्न यदि कसैले हामीले यस्तो गरेको थाहा पायो भने हाम्रो इज्जत जान्छ माओवादीले पाता कस्छन् मसो दलेर तपाईँ र मलाई बिहे गरिदिन्छन् त्यही भएर म रिसाएकी हुँ राति त दिएँ त तपाईँ नै आउनु भएन अलिअघि रातितिर आएको भए म दिन्थेँ नि एकपटक दिएपछि जति दिएँ नि मलाई के हुन्थ्यो र अहिले अब उज्यालो हुन लागिसक्यो मान्छे हिँड्न सुरु गरिसके फेरि भित्र बच्चाहरू नै बिउदिन सक्छन् अनि कसरी दिन त कसरी देख्यो भने पिर नगर्नु मलाई थाहा छ हजुर डराउनु भएको छ म गएर घरमा भनिदिन्छु कि भनेर म किन भन्नु त यदि भन्यो भने त मेरो पनि इज्जत जान्छ नि नडराउनु अनि तपाईँ पनि कसैसँग नभन्नु हामीले गरेको कुरा है भनिन् मैले पनि हुन्छ भने भाउजूले त्यति भनेपछि मनमा लागेको डर पनि पुरै भाग्यो अब के गर्ने सुतौ भने पाउनेछ भइसकेको छ नसुतौ भने यति बिहानै घर जाँदा बाउले फेरि के भन्लान् पुनः म दुधारमा परेँ म त्यसरी दुई धारे भएको देखेर बाउजूले फेरि बोलिन् अब के सुत्नु नसुत्नु भयो एकछिन बस्नु उज्यालो राम्रोसँग भएपछि जानु होला घर बन्दै बरु आउनु गाईबस्तु बाहिर निकालेर बाँध्नुपर्ने छ भाउजूलाई सघाउनु थोरै जोइ बनाउन सकिहाल्नेले सघाउन किन नसक्नु भनेर भाउजूले मलाई गोठतिर लगिन् भवन त्यत्तिकै बसेर के गर्नु त नि भनेर भाउजूकै पछि लागेँ उनलाई सघाउन भनी गोठभित्र पुगेसी भाउजू मेरो छेउमा आएर भनिन् अति नै भएको छ बाबु मैले नबुझे चाहिँ गरेर सोधेँ के अति हुनु नि भने भाउजूले भनिन् जोई बनाउनको लागि क्या भाउजूलाई म केही बोलिनँ अनि भाउजू फेरि बोलिन् अघि त खुबै चम्किनु भएको थियो त अहिले के भयो नि मैले भने यहाँ कसरी त ओछ्यान पनि छैन भाउजूले भनिन् ओछ्यानमा जस्तै त कसरी हुन्छ त यहाँ म त अब तपाईँलाई अति नै भएको हो कि भनेर एकछिन पछाडिबाट भयो नि पेलाइदिन्छु भनेर पो सोचेँ कि त यदि तपाईँलाई त्यस्तो भएको छैन भने भयो मलाई त चाहेको छैन भन्दै भाउजू गाईलाई ताम्लो खोल्न लागिन् म त फेरि पनि के गर्ने गर्ने भएँ अनि हतार हतार भाउजूको छेउमा गएर लुङ्गी माथि सार्न खोजेको त भाउजू भन्न थालिन् अघि त मलाई मात्र चाहेको होला जस्तो गर्नुहुन्थ्यो त अहिले फेरि किन चाहियो हुँ म केही नबोली माथि सार्न खोजिरहेँ मलाई अहिले पनि पेल्नुभन्दा भाउजूको योनि कस्तो हुने रहेछ राम्रोसँग हेर्न पाएको भए भन्ने भइरहेको थियो तर उज्यालो प्रष्ट भइसकेको थिएन र लाइट पनि माथि कोठामै छोडेर आएकोले योनि हेर्न भन्ने सम्भव थिएन त्यतिकै म भाउजूले भनिन् म यता फर्किन्छु अनि पछाडिबाट छिटो छिटो गर्नु एकछिनमा नै पाँच मिनटभन्दा ढिलो गर्ने होइन भन्दै उता फर्केर माथि सारेर हल्का तलतिर निहुरिन् अनि मैले पनि लिङ्ग निकालेर पछाडिबाट योनितिर हाल्न खोजेँ छिराउन सकिनँ एकछिन प्रयास गरेर नै नसकेपछि भाउजूले नै लिङ्ग हातले समातेर छिराइन् अनि भनिन् ल पेल्ने अब हल्लाउनु छिटो म एकछिन हल्लिएँ तर लिङ्ग बाहिर निक्लिहाल्यो फेरि भाउजूले समातेर छिराइन् एकछिन हल्लिएँ फेरि लिङ्ग योनीबाट बाहिर निस्कियो अनि भाउजूले लुङ्गी तल झार्दै यता फर्केर भनिन् अब भयो हुँदैन यति नै भनेर गाईतिर लागिन् दाम्लो खोल्न म भने लिङ्ग पुरै ठन्किरहेको हुँदा पेन्टभित्रै नराखेर नै भाउजूको छेउमा गएर लिङ्ग हातले खेलाउन थालेँ म भाउजू बोलिन् अब अर्को चोरी दिउँला कि राम्रोसँग रातभरि अहिले उज्यालो भयो हुँदैन बरु हातले खेलाएर छोल्नु अप्ठ्यारो भयो भने म गाईबस्तु निकाल्छु तपाईँ छोल्नु भनिन् मैले पनि हुन्छ भनेर उनकै अगाडि छोलेर फालेँ अनि माथि कोठामा आइहालेँ भाउजू नि गाईबस्तु निकालेर माथि आइन् अनि मलाई सोधिन् अब घर जाने कि खाजा खाएर जाने बाबु मैले गइहाल्छु भनेपछि ल हुन्छ जानु अब अर्कोचोटि है कहिले हुन्छ मिलाउँला भनिन् मैले नि हुन्छ भनेर हिँडेँ आफ्नो घरतिर